सकाटनी खुर्केर आयो जोबन हुर्केर कसलाई दिउँ यो जोबन घाँस सकाटनी खुर्केर आयो जोबन हुर्केर कसलाई दिउँ यो बन पहाडी पाखा न्याउलीको बाघा चिनेको छैन झिमकाउँछे आँखा कसलाई दिउँ यो जोवन केले प्रकाटा नक्कले बाठा आँखा झिमकाई बोलाउँछन् केटा कसलाई दिउँ यो जोवन घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो one. छम छम नाच मुसु मुसु हाँस बारुले कम्मर तिन ठाउँमा बाँच कसलाई दिउँ यो जोवन बारीको घाँस बनको बाँस नक्कली भेट्यो पैसाको नास कसलाई दिउँ यो जोवन घाँस काट्ने खुर्केर यो जोवन हुर्केर कसलाई दिउँ यो जोवन घाँस काट्ने खुर्केर यो जोवन हुर्केर कसलाई दिउँ यो Jodovan तानी नि भित्तो तानी नि भित्तो छामछुम गर्छु बगले रित्तो कसलाई दिउँ यो जोवन कान्छीको जोवन कस्तो सस्तो लगाइछु माया मैले यस्तो कसलाई दिउँ यो जोवन कहाँ घाँस काट्ने खुर्केर यो जोबन हुर्केर कसलाई दिउँ यो जोबन घाँस काट्ने खुर्केर यो जोबन हुर्केर कसलाई दिउँ यो जोबन